अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो खै दैव पनि सधैँ गरिब प्रति मात्रै बढी आक्रामक भएको देख्न सकिन्छ भनिन्छ गरिबलाई मात्र चोटै माथि चोट त्यही ज्वालन्त उदाहरण अझ भनौ जो कोहीलाई करुणा जाग्ने बिचल्लीको कथा लिन आज हामी गुल्मीको दरबार देवीस्थान गाविस वडा नम्बर का एक विपन्न परिवारको घरमा आइपुगेका छौँ श्रोताले यसअघि रेडियोहरूमा सुन्नु भएकै होला गत पुस उन्तिस गते गुल्मीकै थानापति गाविस वडा नम्बर नौको पानी ट्याङ्की भन्ने स्थानमा ट्र्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भयो भन्ने खबर हो म तिनै मृतकका परिवारजनमा यति बेला देखिएको यो बिचल्लीको कथा लिन यहाँ आइपुगेको हुँ पुस उन्तिस गते साँझ करिब चार बजेतिर थोर्गा स्थित आफन्तलाई भेटेर ट्र्याक्टर चढेको पन्ध्र मिनट नबित्दै एकै यात्रा गरिरहेका यस दरबार देवस्थान गाविस वडा नम्बर पाँचका छत्तिस वर्षीय लक्ष्मण नामले परिचित मानसिंह टोमाटा र उहाँकी तिस वर्षीय श्रीमती मसिना दुर्घटनामा पर्नु भएको थियो ट्र्याक्टर सडकदेखि तल सुन्जेलसम्म श्रीमान श्रीमती एकले अर्कालाई बचाउनका लागि एक अर्काका हात समाउनु भयो तर दैवले श्रीमानलाई चुडेर लग्यो उहाँकी श्रीमती तिस वर्षीय मसिना टोमाटा बाँच्नु भयो हुन त दुर्घटनामा मर्नु बाँच्नुलाई सामान्य मानिन्छ तर यहाँ असामान्य र हृदय विदारक कुरा के हो भने यसै वर्ष यी दम्पतिले पन्ध्र वर्षीय जेठो छोरा गोविन्दलाई आत्महत्या गरेर गुमाउनु पर्यो उता सतासी वर्षीय उहाँकी आमा तीन वर्षदेखि प्यारालाइसिस रोगले थला पर्नु भएको भएको छ सम्पत्तिका नाममा यो परिवारको सानो एउटा झुपडी बास मात्रै छ एघार वर्षे एक नाबालक छोरा कुनामा रुँदै बसिरहेको मैले देखिरहेको छु उता पति वियोगको पीडाले कुनामै भक्कानो छाडेर बस्नु भएको छ स्वर्गीय लक्ष्मणकी श्रीमती मसिना टोमाटा र यहाँनिर यी परिवारको क्रिय खर्च समेत चलाउन मुस्किल भएपछि यहाँ यस गाविसका महिला समूह स्वास्थ्य स्वयंसेवीका स्थानीय अगुवा भद्र भलाद्मीहरू चन्दा उठाउँदै हिँड्नु भएको छ यो परिवारको क्रिया खर्च चलाउनका लागि र केही उद्धार होस् भन्नका लागि हामीलाई यस गाउँका दिदी बहिनी दाजुभाइहरूले बोलाएपछि हामी आज यिनै परिवारको बिचल्लीको खबर लिन आएका हौ अब हामी ढिलै नगरी यो परिवारको यो दर्दनाक कथा व्याथा आजको जीवनको गोरेटो प्रस्तुत गर्न गइरहेका छौँ सर्वप्रथम यी परिवारको बिचल्लीका सम्बन्धमा हामी स्थानीय यहाँ अगुवाहरूसँग कुराकानी गर्न गइरहेका छौँ यहाँनिर ठुला पोखरा महिला बौद्धिक सहकारी संस्था दरबार देवीस्थान पाँच कि उपाध्यक्ष एवं वडा नम्बर पाँच कि महिला स्वयंसेविका कि अध्यक्ष समेत रहनुभएकी तुलसा अरियाल हुनुहुन्छ तुलसाजीले हामीलाई उहाँको मृत्युको दोस्रो दिन पनि सदरमुकाम तमगासमा यो परिवारको बिचल्लीको खबर बनाइदिन आउनु पर्यो भनेर भन्नुभएको थियो उद्धार हुन्थ्यो कि भनेर उहाँसँग सोध्न गइरहेको छु यो परिवारको बिचल्लीको बारेमा बताइदिनुहोस् न हजुर यो परिवार त उहाँ चाहिँ एकदमै पीडित हुनुहुन्छ उहाँहरूको पोहोर साल मात्रै एउटा छोरा गुमाउनु भएको थियो उहाँले यस्तो परिवारलाई उद्धार गरेमा त्यो जस्तो धर्म हामी मन्दिरमा गएर फुलपाती चढाएर धर्म हुने छैन र यो परिवारको लागि केही उद्धार गर्नेलाई ठुलो धर्म मिल्नेछ भन्दै मेरा भनाइहरू यही राखेँ धन्यवाद तुलसा हरियालजी वास्तवमा हाम्रो गाउँ समाजमा विभिन्न जात जातिहरू बस्ने गर्नुहुन्छ तर कतिपय अवस्थामा ठुलो जात सानो जात आदि इत्यादि पनि भन्ने चलन छ तर परेको बेलामा जो कोही जात जातिलाई घाउ लाग्छ भने अर्को जात जाति समुदायलाई दुख्छ भन्ने यो ज्वलन्त उदाहरण हो यहाँनिर मैले तमाम अन्य जातिका महिलाहरू को ठुलो जात को सानो जात भनेर लामबद्ध भएर सहयोग जुटाउन हिँडिरहेको देखिरहेको छु यहाँको शुभ नाम चाहिँ मेरो नाम सुमन अर्याल म महिला स्वास्थ्य स्वयंसेविका वडा नम्बर नौ एक दरबार देवस्थान गाविसको हो अब यो आत्माबाट सम्झेर भन्नु पर्दाखेरि सायद यति पीडा त यो जो कोहीको घरमा परेको पनि छैन र भगवानले पार्दा पनि नपारुन् अनि यस लक्ष्मण परिवार चाहिँ अब आफूले घरमा कमाएर साँझ कम आज दिनभरि कमाएर ल्याएर साँझ बल्ल चुलो बोल्थ्यो न नत्र उसको घरमा कुनै आय स्रोतको ऊ छैन हामी अब यहाँ सबै हामी उसको लागि चन्दा सङ्कलनमा लागि छौँ ओजेलका खबरको लागि हजुर यसरी आउनु भएको छ जसले यो ओजेलका खबर सुन्नुहुन्छ हरेक नेपालीले यहाँको उद्धार गरिदिएमा र हाम्रो यो लक्ष्मण सुनारको परिवारको लागि केही रातको व्यवस्था गरिदिएमा हामी सबै उहाँहरूप्रति आभार हुने थियौँ भन्ने हामीलाई लागेको छ हस् धन्यवाद यहाँको शुभ नाम मेरो लक्ष्मी लक्ष्मी वडा नम्बर पाँच यो परिवारको यो बास मात्रै हो सम्पत्ति होइन बिचरा यो एकदम पीडित मान्छे हो सहयोग पनि गरेको म कहाँ सबैलाई सहयोग गर्ने मान्छे हो यो त्यस्तो ऊ मान्छे होइन अब त्यस्तै पोरिहालो त्यसलाई अब के गर्ने हामीले सबैले मिलेर सहयोग गर्ने यसलाई उद्धार गर्न पर्यो यसको एउटा बच्चा छ पोहोर साल त्यस्तो भयो अब के गर्ने त्यसलाई हामीले समूहबाट हुन्छ कि हामीले त्यहाँ बजारमा उठाएर हुन्छ कि हामीले त्यसलाई सहयोग गर्छौँ अब त्यसमा भन्नु त अब के छ र त्यही त शुभ नाम मेरो नाम अमृता अर्याल वडा नम्बर तिन कि महिला स्वास्थ्य स्वयंसेविका यहाँ नहुने अप्रिय घटना घट्यो किनकि हामीले हाम्रो नारायण सर स्टाफ हुनुहुन्थ्यो उहाँले उहाँको उद्धार गर्नुभएछ हामीलाई त उहाँबाट खबर आयो अनि खबर आइसकेपछि हामीलाई असाध्यै नराम्रो लाग्यो र पीडित हाम्रो लक्ष्मण पीडित हुनुहुन्थ्यो गरेर खाने मान्छे अब उहाँको सानो थोरै धेरै सम्पत्ति होला तर पनि गरेर खाने मान्छे हो र हामी स्वयंसेवीहरू पनि उहाँ समक्ष जुट्ने छौँ केही कोषहरू खडा गरेर उहाँलाई सहयोग गर्नेछौँ र हाम्रा गाउँ समाज सबै जो जसले सुन्नुहुन्छ उहाँलाई धेरै धेरै सहयोग गर्नुपर्छ हस् धन्यवाद यहाँनिर जागृति आमा समूह दरबार देवस्थान पाँच कि अध्यक्ष हुनुहुन्छ पार्वती टोमाटा तपाईँले उद्धारका लागि केही राजसङ्कल कार्य सुरु गर्नु भएको छ मेरो छोरो जेठानीको छोरो साक्कै छोरो सधैँ बोलाउँदै आमा भन्दै जान्छ त दिन नबोलाइकन गयो घर एक्कासी चार बजी फोन बिचल्ली पऱ्यो त्यसको गुड अनि अब सौरीले त बुहारीले त्यस्तो भएको छ हामीले त्यसलाई कुन कसरी टार्ने कि भन्ने छोरो त्यसको पनि घटना हो मेरो नि भयो अर्को भयो सबै संस्थाहरूले सहयोग गरेर नि दुईवटा बच्चाको आमाको अब बुढी आमा तल माथि हुँदा पनि पुरैले सहयोग गरेर अब ओजेलका खबर सुने अब सबै संस्थाले सहयोग गरेमा राम्रो हुन्थ्यो अब सबैलाई दुःख आमलाई नराम्रो घटना घटो दुःख पऱ्यो दैवले नै आमलाई त छ बारम्बार छोराछोरीको मन्दिर यो घर आउन मन लाग्दैन अहिले उहाँको यो क्रिया खर्च पनि कसरी उम्काउने हो भन्ने हामीलाई देख्दा पनि साह्रै नराम्रो लागेको छ अभावमा एउटै छाता दुईटाले भन्छ उजाडिए एउटा घर जानको भोको बेटा मदेशले भर्नु पर्छ बिघ्न परे फाटालाई लेकाहरू झर्नु पहाड मजाडो बढे तराईले सिक्नु पर्छ आधी आए तराईमा पहाडले छेक्नु पर्छ होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र होइन भने भक्ति छैन हाम्रो भित्र माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ यहाँनिर दरबार देवस्थानका समाजसेवी हरिप्रसाद अरियाल हुनुहुन्छ उहाँले हातमा सहयोग सङ्कलनको रकम समातिरहनु भएको छ र यो कुन संस्थाबाट यो सहयोग सङ्कलन गर्नु भएको छ हरियालजी म चारपाला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष हरिप्रसाद अरियाल बोल्दैछु हाम्रो चारपाला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका हाम्रो आदरणीय जो भर्खर मृत्यु भएको छ मानसिंह टोमाटाजी उहाँ हामीले लक्ष्मण भनेर चिन्छौँ उहाँलाई छत्तिस वर्षको अल्पायुमा गाडी दुर्घटनामा मृत्यु भयो जसले हाम्रो संस्थालाई पनि अपूरणीय क्षति भएको छ हाम्रो संस्था असाध्यै स्तब्ध भएको छ र उहाँले हाम्रो संस्थालाई धेरै सहयोग गरिरहनु भएको थियो आज हामी माझ उहाँ हुनुहुँदैन हामीलाई अति दुःख लागेको छ तर घरको अवस्था साह्रै दर्दनाक छ पीडित हुनुहुन्छ गएको वर्ष उहाँको जेठ छोराको असामयिक निधन भयो त्यसले पनि उहाँ त्यो घरलाई असाध्यै दर्दनाक अवस्थामा पुगाएको थियो र अहिले फेरि उहाँको असामयिक निधनले उहाँको परिवारलाई पनि साह्रै दुःख पुगेको छ हामी चारखला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट उहाँलाई हामी आर्थिक सहयोग गर्ने पक्षमा छौँ र आर्थिक सहयोगको लागि हामी यहाँ जुटिरहेका छौँ र सम्पूर्ण सङ्घ संस्थाहरूलाई सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यो अकल्पनीय घटनाले हामीलाई जसरी दर्दनाक र दुखित अवस्थामा पुर्याएको छ उहाँको परिवारको लागि आर्थिक सहयोग जुटाइदिनु हुन र उहाँको परिवारको लागि सहयोग गरिदिनु हुन म बचत हरिण सहकारी संस्था लिमिटेडको अध्यक्षको हैसियतले अवश्य पनि यो परिवारलाई सहयोगको खाँचो छ यहाँनिर सबै दिदीबहिनीहरू पनि यो सहयोग सङ्कलनमा जुट्नु भएको छ जुन दुर्घटना भइरहेको थियो दुर्घटना स्थलका प्रत्यक्षदर्शीका अनुसार एकले अर्कोलाई बचाउनका लागि एकले अर्काको हात समाते तर दैवले उहाँको श्रीमानलाई मेरो हजुर मेरो हजुर भन्दा भन्दै उहाँ तल बिचमा गएर झुन्डिनु भएको थियो उहाँ बाँच्नुहुन्छ भन्ने खालको पनि कुरा भएको थियो तर पछि मृत्युको खबर सुन्नु पर्यो अब बोल्न सक्नुहुन्छ भने म त्यो परिवारसँग कुराकानी गर्न गइरहेको छु आमा कति वर्ष भयो तपाईँ थला पर्नु भएको वर्ष भयो तिन वर्ष भयो होइन स्वर पनि छैन तपाईँ उहाँकी छोरी हो तपाईँको शुभ नाम उजेली हो यस्तो बिचल्ली रहेछ उहाँ थला पर्नु भएको रहेछ उपचार गर्न नसकेरै हो हजुर पहिला पनि अब त्यस्तो भयो घटना भयो हजुरलाई पनि थाहा छैन अहिले पनि त्यस्तै भयो उपचार त अब गर्दा गर्दै पनि अब यस्तै चाहिँ भइरहेको अब सम्पत्ति छैन यति नै हो अब बसिरहेको अब सबै सागसब्जी लाउने भन्ने यही हो बस्ने यही सबै

भिरको बिचसम्म बाँच्ने आशा थियो अरे उहाँ झुन्डिनु भएको थियो अरे भन्ने सुने सडकले जिपले आइसले नरोकेर ट्रेक्टरमा भए पनि जाम भनेर घर आमा बिमारी कले गर्छ र जाम भनेर ट्रेक्टरमा आउँदाखेरि ट्रेक्टरले ड्राइभर फुङ्गालो त्यसपछि फेरि ड्राइभर फुङ्गालो त्यसपछि फेरि मेरो श्रीमानलाई टालीले चेपिदियो सर म के गरौँ ए आमा <laughs> मैले श्रीमानलाई यसरी घुमाएँ सर मलाई कलेज सर मेरो छोरी यत्रो छन् सर मेरो सासु बिरामी हुनुहुन्छ मेरो श्रीमानमा त मलाई केही गर्नु पर्दैन मेरो सासु बिरामी भएको दुई वर्ष भयो मेरो श्रीमानले गर्न थियो आज मलाई कसैले केही गर्न परेको थिएन ट्रेक्टरले यस्तरी किचेर मारे मेरो श्रीमानलाई मेरो बहिनी अपरेसन गरेर आइति जाम मेरो सालीलाई भेट्न भनेर जानु थियो चाहिँ ड्राइभरले रोकेन आम्दा टलाकले रोकेन रोकेन जिपले रोकेन हाइसले रोकेन चारजना मान्छे झरेर तेरो हामी सेमा पनि जाम भएन जाँदाखेरि हामीलाई यस्तो गाउँ सर सर सिन्हाजी हिम्मत राख्नुपर्छ के गर्ने समय त्यसरी चाहिँ गुमाउनु पर्यो तर मन सम्हाल्नुहोस् छोरा हुर्किरहन सानै रहेछ नि कति वर्षको भयो बाबु हजुर बाह्र वर्ष बाह्र वर्षको भयो कतिमा पढ्छौ नानी नाम के हो कतिमा पढ्छौ हिम्मत नहारे है दैवले छुडे पनि है यस्तो बिचल्ली रहेछ तपाईँहरूलाई केही उद्धार हुन्छ कि भनेर यहाँका आमा समूह यहाँका युवा क्लब र यहाँका समाजसेवीले बोलाएर आएका हुन् सर मैले मेरो श्रीमानलाई गुमाएँ मलाई अब के गरिसकेको हुन्छ र म सर बाबु चारो जल चर्मगी गरम ए ए यहीँबाट यस्तो अवस्था के लाग्यो अहिले मेरो छोरो पनि पन्ध्र वर्षको मरेको